आफूलाई भारत पक्षधर बनाउँदै हिन्दुस्तान टाइम्सलाई प्रधानमन्त्री दाहालको अन्तर्वार्ता राजनीतिक चालबाजी नगर्न सरकारलाई राष्ट्रिय जनमोर्चाको चेतावनी सर्वोच्चद्वारा सरकारसँग वर्ण विन्यास परिवर्तन गर्नुको कारण माग मंगलबार बकर ईदको सार्वजनिक विदा दिने सरकारको निर्णय तान्जानियामा गएको शक्तिशाली भूकम्पमा परिकम्तीमा एघार जनाको मृत्यु बिल गेट्स भन्दा अघि अर्टेगा विश्वका सबैभन्दा धनी व्यक्ति र ब्राजिलमा जारी पारा ओलिम्पिक खेलकुदको पद तालिकामा चीनको अग्रता कायम प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेघास र इन्टरनेट अनलाइनमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको युनिटी खबरमा स्वागत छ म प्रतीक्षा धामी अब खबर विस्तारमा प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको मुखमा आएर एक भारतीय दैनिकलाई विवादपूर्ण अन्तर्वार्ता दिएका छन् दाहालले हिन्दुस्तान टाइम्सको हिन्दी संस्करणलाई दिएको अन्तर्वार्तामा भारतलाई खुशी पार्ने आशयका थुप्रै अभिव्यक्ति दिएका छन् सरकारमा जाने निश्चित भएसँगै आफैले जारी गरेको संविधानमाथि विवरण गर्दै हिडेका दाहालले हिन्दुस्तान टाइम्ससँगको वार्तामा पनि संविधानप्रति अविश्वास प्रकट गरेका छन् उनले मधेसवादी दलहरूको मागको सम्बन्धमा सोधेको एक प्रश्नको जवाब दिने क्रममा संविधान निर्माणको क्रममा आफ्नो पार्टीले नोट अफ डिसेन्ट लेखेका कारण मधेसवादी दलहरूको माग को सम्बोधनमा आफू गम्भीर रहेको बताएका छन् हिन्दुस्तान टाइम्सको अर्को एक प्रश्नको उत्तर दिँदै दाहालले भनेका छन् नेपाल भारत बीचको नेपाल भारत बीचको विश्वासलाई अझ बलियो बनाउन आफू भारत भ्रमणमा जान लागेको बताउँदै पहिला प्रधानमन्त्री हुँदा आफूले गल्ती गरेको समेत बताएका छन् उनले आफ्नो भ्रमणपछि दुई देशको सम्बन्ध प्रगाट हुने बताएका छन् दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र आफूलाई तुलना गर्दै मोदी र आफ्नो स्वभाव पनि मिल्ने र सोचाइसँगै काम गर्ने ढंग पनि मिल्ने बताएका छन् अन्तर्वार्ताका क्रममा दाहालले मोदीसँग आफ्नो केही कुरामा समानता रहेको समेत दावी गरेका छन् संविधान जारीपछि नेपालको संविधानप्रति चरको विमति जनाउँदै मोदी सरकारले नाकाबन्दी लगाएका बेला मोदीको चरको आलोचना गर्ने दाहालले अहिले भने मोदीको सक्दो प्रशंसा गरेका छन् राष्ट्रिय जनमोर्चाले प्रचण्ड नेतृत्वको सरकारलाई द्वन्द्व र राजनीतिक चालबाजी नगर्न प्रष्ट कुरा गर्न आग्रह गरेको छ यसअघिको सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट व्यवस्थापिका संसदबाट पास भइसकेको अवस्थामा प्रधानमन्त्री प्रचण्डले बिहिबार संसदमा गरेको सम्बोधन सरकारले नीति तथा कार्यक्रमको झल्कु दिने गरी आएको भन्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले विज्ञप्ति जारी गरेर आपत्ति जनाएका हुन् प्रधानमन्त्रीको भारत भ्रमण नजिकिँदै जाँदा संसदमा गरेको सम्बोधनमा अघिल्लो सरकारका पालामा पारित भइसकेको नीति तथा कार्यक्रम र बजेट बारे भ्रम पार्ने गरी तथा विस्थापित गर्ने गरी प्रधानमन्त्रीको वक्तव्य आएको छ विज्ञप्तिमा भनिएको छ हामी सरकारलाई यस्तो राजनीतिक चालबाजी गर्न आग्रह गर्दैछौ साथै प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा राष्ट्रियताको पछिमा अडान लिन जनमोर्चाले आग्रह गरेको छ नेपालको सार्वभौमिकता राष्ट्रिय एकता र आर्थिक हित हुने गरी मात्र सम्झौता गर्न जनमोर्चाले प्रधानमन्त्रीसँग आग्रह गरेको छ व्यवस्थापिका संसदको आजको बैठकले न्याय सेवा आयोगको विधेयक दुई हजार त्रिहत्तर न्याय परिषद विधेयक दुई हजार त्रिहत्तर र न्याय प्रशासन विधेयक दुई हजार त्रिहत्तरलाई पारित गरेको छ कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले प्रस्तुत गर्नुभएका ती विधेयकलाई बहुमतले पारित गरेको हो ती तीन विधेयक गत शुक्रबार नै पारित गर्ने कार्यसूची रहेको भए पनि संसदमा सांसदहरूको न्यून उपस्थितिका कारण आइतबारको कार्यसूचीमा राखिएको हो ती विधेयक पारित भएपछि सरकारलाई नेपालको संविधान अनुसार उच्च अदालत गठनको बाटो खुलेको छ संविधान घोषणा भएको एक वर्षभित्र उच्च अदालत गठन गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ न्याय व्यवस्थापिका विद्यमान सोह्र पुनरावेदन अदालत सातवटा उच्च अदालतमा परिणत हुनेछन् सर्वोच्च अदालतले नेपाली भाषाको विनाश बदल्नु पर्ने र त्यसलाई विद्यालयको पाठ्य पुस्तकमा राख्नु पर्नेका कारण पेश गर्न सरकारलाई आदेश दिएको छ अभिव्यक्ता भद्र प्रसाद नेपाल र पत्रकार तपेन्द्र बहादुर कार्कीले दायर गरेको संयुक्त रिटमा सुनवाई गर्दै सर्वोच्चका न्यायाधीश जगदीश शर्मा पौडेलको एक इजलासले रिटमाथिको सुनवाईमा दुवै पक्षलाई झिकाउने आदेश दिएको कार्कीले जानकारी दिनुभयो नेपाल र कार्कीले नयाँ विन्यास बदल्ने निर्णय कार्यान्वयनमा रोक लगाउन माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो रिटमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्र लगायतलाई विपक्षी बनाएको छ सरकारले मंगलबार बकर ईदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ गृह मन्त्रालयले आइतबार सूचना निकालेर अठाइस गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको छ बकर ईद इस्लाम धर्मावलम्बीहरूको पवित्र र ठूलो पर्व हो यसपालिको तीजमा सुनको कारोबार सन्तोषजनक नभएको व्यवसायीले बताएका छन् गएका वर्षमा तीजको बेला दैनिक पैंतालिस किलोसम्म कारोबार हुने गरेको यस गरेकोमा यस वर्ष मुस्किलले अठार किलो कारोबार भएको नेपाल सुनसादी व्यवसाय महासंघका अध्यक्ष मणिरत्न साकेले बताउनुभयो सुनको भाउ महँगो भएकाले कारोबार सन्तोषजनक नभएको उहाँले बताउनुभयो त्यसमा कारोबार राम्रो नभए पनि दशैं तिहारमा बढ्न सक्ने उहाँले बताउनुभयो हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा दुई सय रूपियाँले घटेको छ सुन आइतबार तोलाको अन्ठाउन्न हजार सात सय रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ गएको शुक्रबार सुन तोलाको अन्ठाउन्न हजार नौ सय रुपियाँमा कारोबार भएको थियो यस्तै चाँदीको भाव पनि सोमबार तोलामा पन्ध्र रुपियाँले घटेर आठ सय पैसठी रुपियाँमा किनबेच भइरहेको छ खबरमा केही देश बाहिरका खबर तान्जानियामा गएको शक्तिशाली भूकम्पमा कम्तीमा एघार जनाको मृत्यु भएको छ देशको उत्तर पश्चिमी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको पाँच दशमलव सात म्याग्नेच्युटको शक्तिशाली भूकम्पमा उनीहरूको मृत्यु भएको हो भूकम्पमा परेर एक सय बयानब्बे बयानब्बे जना भन्दा बढी घाइते भएका छन् भूकम्पका कारण त्यहाँका भौतिक संरचनामा ठूलो क्षति भएको छ भूकम्पले बुकोबा शहरमा बढी प्रभावित छ सत्तरी हजार भन्दा बढी नागरिकको बसोबास रहेको शहरका धेरै घर भत्किएका छन् भूकम्पको धक्का छिमेकी मुलुक केन्या युगाण्डा रुवाण्डा र बरुन्डीमा समेत महसुस गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन् उद्धार र राहतको काम भइरहेकाले मृतकको संख्या बढ्न सक्ने सरकारी अधिकारीहरूले बताएका छन् तान्जानियामा पछिल्लो एक दशकमा आएको यो शक्तिशाली भूकम्प हो जारा हाउसका संस्थापक अमानसियो ओर्टेगा विश्वका सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् ओर्टेगा माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई पछि पार्दै विश्वको एक नम्बर धनी व्यक्ति बन्न सफल भएका हुन् फोर्स पत्रिकाले सार्वजनिक गरेको सूचीमा स्पेनका ओर्टेगासँग उनासी दशमलव पाँच अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ जबकि बिल गेट्ससँग अठहत्तर दशमलव पाँच अर्ब अमेरिकी डलर सम्पत्ति छ खबरको अन्त्यमा अब एउटा खेल खबर ब्राजिलको रियो दि जेनेरियोमा जारी ओलम्पिक खेलकुदको पदक तालिकामा चीनको अग्रता कायमै रहेको छ कुल छब्बीस स्वर्ण पदकको साथ चीन शीर्ष स्थानमा रहँदा पन्ध्र स्वर्ण पदक जितेको बोलाइ दोस्रो स्थानमा रहेको छ यसै गरी बाह्र स्वर्ण पदक जितेको युक्रेन तेस्रो स्थानमा छ भने आठ स्वर्ण पदकका साथ अमेरिका चौथो स्थानमा छ आयोजक ब्राजिल पाँचवटा पदक जित्दै पाँचौं स्थानमा रहेको छ पारा ओलम्पिक खेलकुदमा हालसम्म एकचालिस राष्ट्रले स्वर्ण पदक जित्दा त्रिसठी राष्ट्रले पदक तालिकामा नाम लेखाएका छन् यो सबै दिउँसो तीन बजेको युनिटी खबर सकिएको छ अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक आफूलाई भारत पछिदर बनाउँदै हिन्दुस्तान टाइम्सले प्रधानमन्त्री दाहालको अन्तर्वार्ता राजनीतिक चालबाजी नगर्न सरकारलाई राष्ट्रिय जनमोर्चाको चेतावनी सर्वोच्चद्वारा सरकारसँग वर्ण विन्यास परिवर्तन गर्नुको कारण माग मंगलबार बकर ईदको सार्वजनिक विदा दिने सरकारको निर्णय तान्जानियामा गएको शक्तिशाली भूकम्पमा परिकम्पीमा एघार जनाको मृत्यु बिल गेट्स भन्दा ओर्टेगा विश्वका सबैभन्दा धनी व्यक्ति र ब्राजिलमा जारी पारा ओलम्पिक खेलकुदको तालिकामा चीनको अग्रता कायम हवस् त समाचार सर्वर गर्नुभएकोमा तपाईँ र प्राविधिक सहयोगी तपेन्द्रलाई धेरै धेरै धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio unity dot com dot एनपीबाट पढ्न र चाहेको बेला समाचार बुलेटिन तथा कार्यक्रम सुन्न पनि सक्नुहुनेछ अब तपाईँले छ बजेको युनिटी खबर सुन्न सक्नुहुनेछ अहिलेलाई समाचार बुलेटिनबाट मलाई पनि आज्ञा दिनुहोस् नमस्कार